सिंहदरबार भनेर मुलुकभर सात सय त्रिपन्नवटा स्थानीय तह गठन भए नेपालको संविधानले मुलुकलाई संघीयतामा प्रवेश गराउँदै तीन तहको सरकार परिकल्पना गरे अनुसार अहिले तीन तहको सरकार क्रियाशील रहेका छन् स्थानीय तह विभाजन हुँदा बागलुङमा चारवटा नगरपालिका र छवटा गाउँपालिका गरी दस स्थानीय तहमा विभाजन भए गाउँ गाउँमा सिंहदरबार नारासँगै स्थानीय सरकारले आलोचना र स्याबासी दुवै पाएका छन् पछिल्लो पटक नेपालमा कोभिड उन्नाइसको संक्रमणमा स्थानीय सरकारले खेलेको प्रभावकारी भूमिकाले गर्दा पनि स्थानीय सरकारको आवश्यकताको औचित्य पुष्टि गरेको छ जनताले को सबैभन्दा नजिकको र जनताको सुख दुःखमा साथ दिने असंविध अधिकांश स्थानीय सरकार अहिले भाडाको घरमा छन् गाउँ गाउँमा आएका घाडा भाडाको घरबाट चलेका छन् जिल्लाको ताराखोला गाउँपालिकाले भने आफ्नै घर बनाउन सुरु गरेको छ ताराखोला गाउँपालिकाका लागि प्रशासनिक भवन निर्माण कार्य धमाधम जारी रहेको छ ताराखोला गाउँपालिकाको साबिक पालिका कार्यालय रहेको अर्गलमी गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम अगाडि बढेको हो पाँच करोड दस लाख बढीको लागतमा गाउँपालिकाको भवन निर्माण कार्य स्वरूप भएको ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कणेलले बताउनुभयो पाँच करोड दस लाख चार हजार सात सय दस रुपियाँ उनसत्तरी पैसामा साढे तिन तलाको गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अगाडि बढेको छ शर्माले भन्नुभयो यो भवन बनेपछि प्रशासनिक सेवाका लागि निकै सहज हुने विश्वास लिएका छौँ साबिको गाविस भवनबाट सेवा दिँदा साँगुडो भएका कारण निकै समस्या भएको उहाँको भनाइ छ गाउँपालिका भने भनेको त सिंह सिंहको दर सरकार नै हो धेरै शाखाहरू छन् उहाँले भन्नुभयो भवन निकै साँगुरो भएको थियो अब नयाँ भवन बनेपछि सेवा प्रवाहमा निकै सजिलो हुनेछ भवन साँगुरो भएका कारण गाउँपालिका अन्तर्गतका कार्यालय शाखा कार्यालयको सेवामा निकै गाह्रो भएको उहाँ बताउनुहुन्छ कृषि शाखा कृषि पशु शिक्षा स्वास्थ्य जस्ता शाखाहरू छन् उहाँले भन्नुभयो एउटै साँगुरो कोठाबाट दुई तिनवटा शाखाको सेवा प्रदान गर्दा सेवाग्राहीले र सेवा दिने सबैले शास्ति भएको छ स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारीमा प्रशासनिक भवन निर्माणको काम अगाडि बढेको तारखोला गाउँपालिकाका अध्यक्ष प्रकाश कर्ती मगरले बताउनुभयो तीन तहको सरकारको साझेदारी लगानीमा यो निर्माणको काम अगाडि बढेको हो उहाँले भन्नुभयो केन्द्र र स्थानीय तहको भएको भए सङ्घीय सरकारको साठी प्रतिशत र स्थानीय सरकारको सात चालिस प्रतिशत लगानी हुन्थ्यो तीन तहकै सरकारले लगानी गर्दा कति कति हुन्छ भन्ने ठ्याक्कै एकिन चाहिँ भइसकेको छैन उक्त भवन दुई वर्षभित्र निर्माण गर्ने गरी निशान आचार्य बिके जेबी कन्स्ट्रक्सन कन्स्ट्रक्सनले जिम्मा लिएको छ यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक करोड रकम निकास भइसकेको उहाँले जानकारी दिनुभयो गाउँपालिका तहबाट एक करोड रुपियाँ भुक्तानी भइसकेको छ घरती भन्नुहुन्छ सङ्घीय सरकारबाट साढे एक करोड र प्रदेश सरकारबाट पचास लाख बजेट आउने कुरा हो यो वर्षका लागि अर्को आर्थिक वर्षमा सम्पूर्ण रकम विनियोजन गरेर भवन निर्माणको काम पुरा गर्ने उहाँले बताउनुभयो निर्माण कम्पनीले राम्रोसँग काम गरिरहेकाले निर्धारित समयमै निर्माणको काम पुरा हुने उहाँको विश्वास छ यो वर्ष अस्सी प्रतिशतको हारहारीमा काम सकिन्छ भन्ने लागेको छ उहाँले भन्नुभयो निर्माण व्यवसायले पनि राम्रो सरकारसँग काम गरिरहेकाले समयमै सकिने विश्वास रहेको छ गाउँपालिकाको आफ्नै भवन निर्माण हुँदै रहेको र वडा नम्बर चारको फागुनसम्म वडा कार्यालय भवन तयार भइसक्ने भएकाले अब ताराखोलाका कार्यालयहरू भाडाको घरबाट सञ्चालन गर्न नपर्ने घरतीको भनाइ छ तेइस मिटर लम्बाइ र सोह्र मिटर चौडाइमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण चलिरहेको छ भवन सुविधा सम्पन्न र अपाङ्ग मैत्री समेत छ भवनमा लिफ्ट समेत जडान गरिनेछ दुई वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भए पनि छ अठार महिनाभित्रै निर्माण पुरा गर्ने योजनाका साथ काम अगाडि बढाएको निशान आचार्य विके प्रतिनिधि ओम प्रसाद ओम प्रकाश खर्तीले बताउनुभयो निर्माण गर्नका लागि दुई वर्षको समय छ तर मैले त्योभन्दा छ महिना अगाडि नै निर्माण सक्ने गरी काम अगाडि बढाएको छु उहाँले भन्नुभयो कुनै खालको ठुलो बाधा अवरोध नआएको खण्डमा मैले काम सक्छु भन्ने लागेको छ भवन निर्माणका लागि दुई हजार सतहत्तर असार बाह्र गति सम्झौता भएर दुई हजार उनसत्तरी साल असार तेह्रभित्र सक्नुपर्नेछ भवनको तिन तलाको ढलान यही वर्षको चैत्र महिनामा महिनाभित्र सक्ने तयारी रहेको उहाँको भनाइ छ चैतसम्ममा ढलान तला तीन तला ढलान गरिसक्ने योजनामा छु उहाँले भन्नुभयो धेरै मजदुरहरू पनि त्यही अनुसार खटाएको छु ढलानको काम सकेपछि अन्य काम त्यति गाह्रो हुँदैन चाँडै पुरा हुन्छ यस आर्थिक वर्षभित्र पचहत्तर प्रतिशत निर्माणको काम पुरा गर्ने योजना रहेको उहाँले बताउनुभयो गलकुट माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर तिनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ गलकुट माध्यमिक विद्यालयमा ओडा बाल अधिकार समितिद्वारा बाल अधिकारको क्षेत्रको बारेमा जानकारी दिनुका साथै अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा गलकुट माध्यमिक विद्यालयका अध्यापक देवेन्द्र बहादुर खत्रीले बाल अधिकारको क्षेत्रको लागू गर्नमा हुने चुनौती तथा समस्याको बारेमा बताउनु भएको थियो त्यस्तै गलकुट माध्यमिक विद्यालयका सहायक अध्यापक रामबहादुर खत्रीले बाल अधिकारको बारेमा जानकारी गराउनु भएको थियो र हतिया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 बाबु हस् हुन्छ होइन कसको फोन आएको थियो छोरोले विदेश आउनु घुम्न भन्दै थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि यही सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ कलकुत खबरमा छ छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला संसद विघटनपछि घोषित प्रतिनिधि सभा निर्वाचन सत्र वैशाखमा चालिस र सत्ताइस वैशाखमा सडतिस जिल्लामा गर्ने निर्णय भएको छ सरकारले मन्त्री परिषद बैठक मार्फत सत्र वैशाखमा चालिस र सत्ताइस वैशाखमा सर्ती जिल्लामा गरी दुई चरण चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर दुई गण्डकी प्रदेश नम्बर दुई गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी चालिस जिल्लामा निर्वाचन गरिनेछ भने दोस्रो चरणमा कर्णाली प्रदेश बागमती प्रदेश र प्रदेश नम्बर एकका सडतिस जिल्लामा निर्वाचन गरिनेछ गत पुसमा गत पाँच पुसमा सरकारले संसद विघटन गर्दै दुई चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सो सम्बन्धी प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेको थियो सरकारको सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारी सोही दिन सदर गरेपछि प्रतिनिधि सभा विघटन भएको थियो बागलुङ नगरपालिका वडा नम्बर दुई निर्णयघाटमा रहेको आश्रमका वृद्ध वृद्धहरूको स्वास्थ्य परीक्षण तथा अभ्यास गराइएको छ धौलागिरी आयुर्वेद औषधालय बागलुङ ज्येष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम अन्तर्गत रामानुज वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा योग अभ्यास गराइएको थियो सोमबार आश्रममा आयोजना गरिएको एक कार्यक्रममा औषधालयका प्रमुख डाक्टर सरोज कुमार राईले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ज्येष्ठ नागरिकको लागि लागि आवश्यक औषधि समेत औषधालयले निशुल्क उपलब्ध गराएको थियो योग र साधना मार्फत स्वास्थ्य स्वस्थ रहनका लागि ज्येष्ठ नागरिकहरूले योगाभ्यास गराइएको डाक्टर रायले बताउनुभयो कार्यक्रममा वडा अध्यक्ष जीवन आचार्यले ज्येष्ठ नागरिकहरू प्रतिको दायित्व सबैको वहन गर्नुपर्ने बताउनुभयो आश्रममा रहेका अठाइसजना वृद्ध वृद्धाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भोसाले संसद विघटनको सफल मुद्दा सफल वा असफल जे भए पनि प्रधानमन्त्री केपी शर्मा ओली सडकमा घिसारिनु पर्ने टिप्पणी गर्नुभएको छ नेकपाको प्रजान्ति नेपाल समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेट कार्यकर्ता भेलामा बोल्दै भूषाले संसद पुनस्थापना भएमा आन्दोलनकारीले र विघटन सदर भएमा त्यसपछि उठ्ने प्रतिक्रान्तिले ओलीले बढार्ने बताउनुभयो ओलीले नेपालमा संसद विघटन गरेर बहुपक्षीय द्वन्द्वमा ढ धकेलेको समेत भूषालको आरोप रहेको छ आम नेपालीले ओलीलाई सड़कमा घिसारेर ल्याउने समेत उहाँले दावी गर्नुभयो त्यसपछि नेपाल नेपालमा विखण्डनकारी र विदेशी शक्तिको क्रिया स्थल हुने भन्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने सपना कम्युनिस्ट प्रधानमन्त्रीबाटै तुहिएको उहाँको भनाइ थियो ओलीले निरङ्कुशता र राज्य व्यवस्था ध्वस्त पार्ने अभियान बनाउँदा मात्रै प्रचण्ड नेपाल समूहको सहयोग असहयोग भएको भन्दै अन्य कुनै पनि काममा अवरोध नगरेको बताउनुभयो ओलीले हरेक कोणबाट देशमा निरङ्कुशता लाद्ने र नयाँ गृह युद्धमा धकेल्ने काम मात्रै गरे उहाँले भन्नुभयो बहत्तर वर्ष लगाएर ल्याएको संविधान ओली एन्ड कम्पनीको सेटिङले ढोस्ता बनायो ओलीको सत्ता जति सक्यो छिटो अन्त्य नभएसम्म घण्टा घण्टामा देश बर्बाद हुने समेत उहाँले दावी गर्नुभयो ओलीले हार्नै पर्छ जति ढिला हार्छन् त्यति नेपाल बर्बाद भइरहन्छ भन्दै उहाँले ओलीमा नीति सिद्धान्त र नैतिकता समेत नभएको पनि बताउनुभयो यसबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्ताहरूसँग माफी माग्नु भएको छ पार्टीको एकता जोगाउनको लागि पटक पटक भएका प्रयासहरू असफल भएपछि संविधानको मर्म विपरीत संसद विघटन हुँदा पार्टीको एकता गम्भीर सङ्कटमा परेको पौडेलको भनाइ थियो भदौ छब्बिसको स्थायी कमिटिको बैठक र बैठकले बनाएको कार्यदलले तयार परेको दस्तावेज लगायतका प्रयासहरू पार्टी जोगाउनको लागि थिए पौडेलले भन्नुभयो प्रधानमन्त्रीले निरन्तर विधि पद्धति र पार्टीका निर्णयले कुल्चिएकाले अहिलेको अवस्था आयो माफ गर्नुहोला पार्टीको विधि र असंवैधानिक कदमका कारण हामीले पार्टी जोगाउन सकेनौ कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमले सम्बोधन गर्दै पौडेले प्रधानमन्त्रीले गरेका सबै निर्णयमा पन्ध्र मिनटमै राष्ट्रपति कार्यालयबाट स्वीकृत हुनु आश्चर्यको भएको बताउनुभयो पार्टीमा विमति आएपछि ध्रुवीकरणको बढेको भन्दै पौडेलले प्रचण्ड नेपाल समूह भन्दा बाहिरको समूहले कार्यकर्ता तहमा धाक धम्की देखाएर तर्सने काम गरिरहेको बताउनुभयो सर्वोच्च अदालतमा परेका रितहरूमाथि बहस चलिरहेकै बेला पौडेलले नेकपाको आधिकारिक समूह दाहाल नेपाल समूह र भएको र संसद पुनः स्थापना भएर छोड्ने दावी गर्नुभयो यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्री ओलीले प्रधानमन्त्री बनाउनु भूल भएको बताउनु भएको छ जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले सम्बोधन गर्दै झाँक्रीले पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउनु गलत भएको बताउनु भएको हो उहाँले प्रधानमन्त्री ओलीले पार्टीको कुरा मात्र नभएर संविधानमा लेखिएको कुराले समेत कुल्सेर गैर संवैधानिक काम गरेको बताउनुभयो प्रधानमन्त्री ओलीले गरेको काम अहिले राष्ट्रपति निवासमा मात्रै साक्षी भएको छ जनताले गैर संवैधानिक कदम स्वीकार छैन उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले मन परे रूपमा राजनीतिक नियुक्ति गर्दै गरेको बताउँदै ओलीको यो कदम लामो समय नटिक्ने उहाँले बताउनुभयो संविधानको रक्षा गर्ने अधिकार राष्ट्रपतिको हुने भन्दै त्यसलाई कुल्चिने राष्ट्रपतिलाई महा अभियोग लगाउनु पर्ने बताउनुभयो संविधानले जोगाउनु पर्ने भन्दै सबैभन्दा दायित्व राष्ट्रपतिको हुन्छ तर विद्यादेवी भण्डारीले ओलीको इसारामा जनताको बलिदानबाट प्राप्त संविधानले बाँच्न खोज्नुभयो उहाँले भन्नुभयो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक तीव्र गतिमा निर्माण हुँदै ताराखोलाको प्रशासनिक भवन कलकुत माध्यमिक विद्यालयमा बाल अधिकार क्षेत्रको बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न वैशाख सत्रमा चालिस र सत्ताइसमा सडतिस जिल्लामा निर्वाचन हुने बागलुङको राज रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण